झरेको घाम अस्ताउँदै गइसक्यो हिँड्दा हिँड्दै अँधेरो भइसक्यो चौतारीमा बाँच आज त म यतै बाँच बस्ने हो चौतारीकै पारिपट्टि मायालुको घर छ अस्ताउँदै गइसक्यो हिँड्दै हिँड्दै अँधेरो भइसक्यो चौतारीमा बाँच आज त बस्ने हो चौतारीकै पारिपट्टि मायालुको घर छ आज त यतै बास बस्ने हो चौतारीकै पारिपट्टि मायालुको खोज्दै आए ठेगाना पढेर चौतारीमा बढ्छ आज त म यतै बाँच बस्ने हो चौतारीकै पारिपट्टि मायालुको घर तामा यतै बास बस्ने हो चौतारीकै पारिपट्टि माया आज तपाईँ बाँच हो चौतारीकै पारिपट्टि मायालुको छ माया लिएर चौतारीमा आज बस्ने हो चौतारीकै घर छ आज बाँच्ने हो चौतारीकै पाटी माया